सिन्दुर बनेर म सिउँदो सजाउँछु तिमीले त्यसको सधैँ लाज राख्नु सिन्दुर बनेर सिउँदो सजाउँछु तिमीले त्यसको सधैँ लाज राख्नु तिमी बिना जीवन यो धान्न छोडेर तिमीलाई म कतै नि जान्न गाह्रो छ तिमी बिना जीवन यो धान्न छोडेर तिमीलाई म कतै नि जान्न हजारौँको माझमा तिमीलाई रो पानी अरूलाई नरोज्नु सिन्दुर बनेर सिउँदो सजाउँछु तिमीले त्यसको सधैँ लाज राख्नु बजारमा होइन हृदयमा राख्नु दुःख पानी सुख पानी मैसँग बाँध्नु नजरमा होइन हृदयमा राख्नु दुःख पानी सुख पानी मैसँग बाँध्नु सङ्गीत बनेर मामा मचाउँछु मदहोस भएर ममा हराउनु सिन्दुर बनेर म सिउँदो सजाउँछु तिमीले त्यसको सधैँ लाज राख्नु सिन्दुर बनेर सजाउँछु तिमीले त्यसको सधैँ लाज राख्नु